डडेलधुरामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना शुरू परियोजना अन्तर्गत जिल्लामा तीनवटा कार्यक्रमहरू सञ्चालन हुने सुदूरपश्चिममा वन्यजन्तुको छाला तथा हड्डी ओसार पसारका मुद्दा धेरै तराईको तुलनामा पहाडी जिल्लामा कम मात्रामा मुद्दा दर्ता बजङमा विद्युत मर्मतका नाममा जायकाले गरेको लगानी बालुवामा पानी सरह सुदूरपश्चिमका वन तथा भू संरक्षण कार्यालयमा झण्डै तीन कर्मचारीको दरबन्दी रिक्त र यङ स्टार रनिङ निङ्लासेनी सहित दस रत्न स्मृति क्रिकेटको सेमी फाइनलमा प्रवेश प्रतियोगिता अन्तर्गत आज लिग चरणका अन्तिम दुई खेल हुने प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु डडेलधुरामा पनि नेपाल सरकार कृषि विकास मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना शुरू भएको छ हिजो जिल्ला सदरमुकाममा एक कार्यक्रमको आयोजना गरी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालनमा आएको जानकारी गराइएको हो प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत जिल्लामा तीनवटा कार्यक्रमहरू सञ्चालन हुने भएका छन् साना व्यवसाय कृषि उत्पादन केन्द्र अर्थात पकेट विकास कार्यक्रम व्यावसायिक कृषि उत्पादन केन्द्र अर्थात ब्लक विकास कार्यक्रम र जोन कार्यक्रम सञ्चालन हुने भएको छ साना व्यवसाय कृषि उत्पादन केन्द्र विकास कार्यक्रम र व्यवसाय कृषि उत्पादन केन्द्र विकास कार्यक्रम जिल्ला कृषि विकास कार्यालय डडेलधुराले सञ्चालन गर्नेछ भने जोन कार्यक्रम प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन कार्यान्वयन इकाईले गर्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका वरिष्ठ कृषि विकास कृषि अधिकृत दिनेश आचार्यले जानकारी दिएका छनृ समग्र कृषि मूल्य श्रृङ्खलाका अवयवहरूको एकीकृत संयोजन र परिचालन मार्फत खाद्य पोषण सुरक्षा सुनिश्चित गर्दै कृषि औद्योगिकरण उन्मुख दिगो आर्थिक अवसरहरू सृजना गरी राष्ट्रको समग्र विकासमा टेवा पुर्याउने उक्त परियोजनाको लक्ष्य रहेको छ जिल्लामा आर्थिक वर्ष दुई हजार त्रिहत्तर चौहत्तरमा तरकारी र मकै बिउ उत्पादनका लागि उक्त परियोजनाले बीसवटा पकेट र दुईवटा ब्लक निर्माण गरी तरकारी र बिउ उत्पादनलाई व्यावसायिक रूपमा वृद्धि गर्ने कार्यक्रम रहेको उक्त परियोजनाका वरिष्ठ कृषि अधिकृत दिनेश आचार्यले कार्यक्रममा जानकारी गराएका हुन् जिल्लामा ब्लक क्षेत्र अन्तर्गत मकै र मकैको बिउ उत्पादनका लागि समैजी गाविसको वडा नम्बर एक दुई तीन सात र आठ अजयमेरको वडा नम्बर एक दुई तीन चार पाँच र नौ बेलापुरको वडा नम्बर छ कोटेलीको वडा नम्बर छ सात आठ र नौ अमरगढी नगरपालिकाको वडा नम्बर छ र सात आलितालको वडा नम्बर दुई चार पाँच छ र गाङ्खेत गाविस छनौट गरिएका छन् यस्तै तरकारी खेतीतर्फ गाङ्खेत गाविसको वडा नम्बर एक आठ नौ बगरकोट गाविसको वडा नम्बर सात अमरगढ नगरपालिकाको वडा नम्बर तीन र मणिरेख गाविसको वडा नम्बर पाँचमा सञ्चालन हुने जिल्ला कृषि विकास कार्यालय डडेलधुराका वरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर विष्टले कार्यक्रममा जानकारी गराएका थिए यस्तै जुन कार्यक्रम अन्तर्गत जिल्लाको गाङ्खेत गाविसको वडा नम्बर एक र आठ अस्सी ग्राम गाविसको वडा नम्बर तीन र सात अमरगढी नगरपालिकाको वडा नम्बर एकमा पाँच सय हेक्टर क्षेत्रफल जमिन आलोखेती गरी प्रशोधन केन्द्रको रूपमा विकास गरिने भएको छ यो परियोजना दस वर्षसम्म जिल्लामा सञ्चालनमा रहनेछ सुदूरपश्चिमका वन कार्यालयमा वन्यजन्तुको छाला तथा हड्डी ओसार पसारका बढी मुद्दा दर्ता भएका छन् गत आर्थिक वर्षमा दर्ता भएका एक सय चौरासी मुद्दा मध्ये अधिकांश मुद्दा वन्यजन्तुको छाला तथा हड्डीको ओसार पसार सम्बन्धी रहेका र तीमध्ये तेइस मुद्दा मात्रै फर्स्यौट भएका सुदूरपश्चिमाञ्चल क्षेत्रीय वन निर्देशनालयले जनाएको छ आर्थिक वर्ष दुई हजार बहत्तर त्रिहत्तरमा सबैभन्दा बढी कैलालीमा छहत्तर कञ्चनपुरमा छैसठी मुद्दा दर्ता भएका थिए भने सबैभन्दा बढी वन्यजन्तुको छाला तथा हड्डीको ओसार पसार र वन पैदावारको अवैध ओसार पसार पनि कैलाली र कञ्चनपुरमा रहेको सुदूरपश्चिमाञ्चल क्षेत्रीय वन निर्देशक सुदीप कोइरालाले जानकारी दिएका छन् उनले वन्यजन्तुको चोरी सिकारीमा अन्तर्राष्ट्रिय गृह नै सक्रिय रहेकाले नियन्त्रणमा कठिनाई भइरहेको बताएका छन् उनले मानव बस्ती जंगलको नजिक हुँदा जनावरले स्थानीयवासीको अन्नबारी खाइदिने गरेका कारण स्थानीयवासीले पासो थाप्ने गरेकाले पनि वन्यजन्तुको संरक्षणमा चुनौती थपिएको जानकारी दिएका छन् कार्यक्षेत्र बढ़ी तर जनशक्ति कम हुँदा पनि समस्या भएको निर्देशक कोइरालाको गुनासो छ शुक्लाफाट वन्यजन्तु आरक्षमा पच्चीसवटा वनस्पति वन सम्बन्धी मुद्दा दर्ता भएका छन् भने अन्य पहाड़ी जिल्लामा भने कम मात्रामा मुद्दा दर्ता भएको क्षेत्रीय वन निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ वन पैदावारको अवैध ओसर पसार गर्ने क्रियाकलाप पनि रोकिएको छैन पक्राउ परेपछि काठ छोडेर भाग्ने र पक्राउ परेका व्यक्तिले अन्यको नाम नभनिदिँदा समस्या हुने गरेको निर्देशक कोइरालाले जानकारी दिएका छन् जिल्ला वन कार्यालयले चालु आर्थिक वर्षको तथ्याङ्क भने क्षेत्रीय वनमा उपलब्ध गराएको छैन बझाङमा विद्युत मर्मतका नाममा जायकाले गरेको लगानी बालुवामा पानी सरह भएको छ दुई सय किलोवाट क्षमताको भएको सुरमादेवी विद्युत प्रणाली मर्मतको नाममा विदेशी दाता जायकाको लगानी बालुवामा पानी भएको हो मर्मत पर्व केही समय बत्ती त आउँथ्यो जाइकाले छ्यासी करोड खर्चेर विद्युत मर्मत गरे पश्चात झनै बत्ती नआउने गरेको जयप्रीति नगरपालिकाका चन्द्रसिंहले बताए कमिशन तन्त्रले नै विद्युत धराशय बनेको उनको भनाइ छ सन् दुई हजार सोह्र सेप्टेम्बरमा काम सम्पन्न गरेर फिर्ता भएको जापानी निर्माण कम्पनी मारुसिन सीताकाले मर्मत गरेको पाँच महिना नबित्दै विद्युत सेवा अवृद्ध हुन थालेको छ पुननिर्माण भए जायकालाई काम गर्न दिने र मर्मत मात्र भए जायकालाई काम गर्न नदिने सर्वदलीय निर्णय समेत भएको थियो तर राजनीतिक दलका नेताहरू जायकालाई मर्मत गर्न दिनेसम्म पुगेको विषय शोचनीय विषय बनेको छ तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्स वा इन्टरनेटमा radio unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ बैतरीमा विद्युतको महसुल बुझाउनका लागि ग्राहकले अस्सी रुपियाँ तिर्न एक हजार खर्च गर्नुपर्ने बाध्यता छ विद्युत महसुल बुझाउन सदरमुकाम र पाटन धाउनुपर्ने भएकाले ग्राहकलाई सस्ती भएको हो महसुल बुझाउन सदरमुकाम आउनुपर्ने भएकाले आफूहरूलाई समस्या परेको गोकुलेश्वरका मदननाथले बताएका छन् बसको टिकट खाना खर्च लगायत गर्दा महसुल बुझाउन कम्तीमा एक हजार खर्च हुने उनले बताएका छन् गोकुलेश्वर रुद्रेश्वर श्रीकेदार सित्तड सिद्धेश्वर सिद्धपुर लगायत गाविसका बासिन्दाले महसुल तिर्नका लागि बढ़ी रकम खर्च गर्नु परेको हो नेपाल विद्युत प्राधिकरणको विद्युत महसुल संकलनका लागि मोबाइल कलेक्सन सेन्टर पुनस्थापना गर्न नसक्दा सेवाग्राही मारमा परेका हुन् द्वन्दको समयमा विस्थापित भएका महसुल मोबाइल कलेक्सन सेन्टर पुनस्थापना गर्न नसकेको नेपाल विद्युत प्राधिकरण बैतडीका प्रमुख राजेन्द्रलाल देवले जानकारी दिएका छन् सुदूरपश्चिमका वन तथा भू संरक्षण कार्यालयमा झण्डै तीन सय कर्मचारीको दरबन्दी रिक्त रहेको छ सुदूरपश्चिमाञ्चल क्षेत्रीय वन निर्देशनालयका अनुसार जिल्ला वन कार्यालय तथा भू संरक्षण कार्यालयहरूमा दुई कर्मचारीको दरबन्दी रिक्त रहेको छ जसमा अडचालिसजना अधिकृत स्तरको र दुई सय तेत्तीस सहायक स्तरको रहेको क्षेत्रीय वन निर्देशक सुदीप कोइरालाले जानकारी दिएका छन् कार्यालयमा दरबन्दी रिक्त हुँदा वन्यजन्तु संरक्षण तथा अवैध रूपमा काठको ओसार पसार कार्य नियन्त्रण गर्न नसकिएको उनले बताएका छन् जसका कारण वर्षेनी वन्यजन्तु चोरी सिकारी तथा अवैध रूपमा काठको ओसार पसार बढ्दै गएका छन् सबैभन्दा बढी कर्मचारीको दरबन्दी रिक्त शुक्ला फाटा वन्यजन्तु आरक्षमा रहेको छ जसमा उनासी सहायक स्तर र एकजना अधिकृत स्तरको कर्मचारी दरबन्दी रिक्त छ त्यस्तै सुदूरपश्चिमाञ्चल क्षेत्रीय वन निर्देशनालयले उपलब्ध गराएको वन तथा भू संरक्षण कार्यालयमा रहेका दरबन्दी रिक्तको तथ्याङ्कमा डडेलधुरामा एघार सहायक स्तरको कर्मचारीको पदपूर्ति हुन नसकेको कोइरालाले जानकारी दिएका छन् त्यस्तै अधिकृत स्तरको जिल्ला वन डडेलधुरामा चार र भू संरक्षण कार्यालय डडेलधुरामा दुईजना कर्मचारीको पदपूर्ति हुन नसकेको कोइरालाले बताएका छन् सुदूरपश्चिमाञ्चलमा स्वीकृत दरबन्दी अधिकृत स्तरको एक सय चौपन्न र सहायक स्तरको आठ सय सैतिस रहेको छ जसमध्ये अधिकृत स्तरको एक सय छ र सहायक स्तरको छ सय चारजना कर्मचारीको मात्रै दरबन्दी पदपूर्ति भएको जनाइएको छ केन्द्रमा पहल गरिरहेको भए पनि रिक्त रहेको पदपूर्तिका हुन नसकेको क्षेत्रीय वन निर्देशनालयले जनाएको छ स्वीकृत भएको सबै कर्मचारीको दरबन्दी पदपूर्ति नहुँदा कार्य गर्न कर्मचारी अपुग भएको छ वर्षनी वन र वनजन्तुको संख्या बढ्दै गएको भए पनि जनशक्तिको कमीले लोपन्मुखदेखि अन्य वनजन्तुको संरक्षण गर्न गाह्रो भएको बताइन्छ अनारखोली देवल सड़कका लागि यसपालि झण्डै सवा करोड़ अर्थात एक करोड़ सात लाख खर्च हुने भएको छ दुई जिल्लाको सीमा सड़क भएकाले पनि यस सड़कलाई महत्वका साथ हेरिएको छ विभिन्न पाँच शीर्षकमा सड़क डिभिजन कार्यालय पाटन जिल्ला विकास समिति डडेलधुरा जिल्ला विकास समिति बैतडी र सड़क डिभिजन कार्यालय कुलपातीले रकम छुट्याएको छ जिल्ला विकास समिति डडेलधुराले बाइस लाख र जिल्ला विकास समिति बैतलीले तीस लाखको काम उपभोक्ता समिति मार्फत गराउनेछ भने अन्य शीर्षकमा छुट्याइएको बजेटमा ठेक्कामा काम हुनेछ घनघस्याको सामरिक महत्व बोकेको क्षेत्रमा एकैपटक ठूलो धनराशि खर्च हुन लागेको हो अहिलेसम्म अनारखोली देवल सड़क खण्डमा सरकार र स्थानीयहरूको झण्डै पाँच करोड़ लगानी भइसकेको छ young star cricket club Melauli र निङलासेनी क्रिकेट क्लब एनसीसी देमाण्डो बैतडीमा जारी सहित दशरथ चन्द्र स्मृति यु नाइन्टिन आमन्त्रण क्रिकेट प्रतियोगिताको सेमी फाइनल प्रवेश गरेका छन् हिजो निङ्लासेनी खेल मैदान देमाण्डोमा सम्पन्न क्रिकेटमा त्रिलोचन क्रिकेट क्लब गोठालापानीलाई पैंतिस रनले पाखा लगाउँदै यङ स्टारले एक खेल अगावै अन्तिम चारमा स्थान सुरक्षित गरेको छ यसैबीच त्रिलोचन क्रिकेट क्लब प्रतियोगिताबाट बाहिरिएसँगै यसअघि नै लिग चरणका दुईवटा खेल जितिसकेको निङलासेनी क्रिकेट क्लब एनसिसी देमाण्डो पनि सेमी प्रवेश गरेको छ यस्तै बुढाबाजी क्रिकेट मैदान रत्तमाटामा हिजो नै सम्पन्न खेलमा टस जितेर ब्याटिङ गरेको जगन्नाथ क्रिकेट क्लब बयासी रनले विजयी भएको छ प्रतियोगिता अन्तर्गत आज लिग चरणका अन्तिम दुई खेल हुने भएका छन् निङलासनी खेल मैदान दहीमाण्डमा हुने खेलमा निङलासनी क्रिकेट क्लब एनसीसीले यङ स्टार क्रिकेट क्लब मेलौलीको सामना गर्दा बुढाबाज क्रिकेट मैदानमा जगन्नाथ क्रिकेट क्लबले कालासैनी क्रिकेट क्लबसँग प्रतिस्पर्धा गर्ने भएको छ अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौविस घण्टामा सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित दुईवटा घटना भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ पूर्व पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको कृष्णपुर गुलरिया सड़क खण्डमा स्कार्पियो जीपको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ महेन्द्रनगरबाट धनगढ़ी जाँदै गरेको म एक छ चार नम्बरको स्कार्पियो जीपले कृष्णपुरको मछेली पुल नजिकै ठक्कर दिँदा कृष्णपुर दुईका सत्री वर्षीय वृद्धा सेती थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ हिजो अपरान्न पाउने चार बजीतिर सड़क पार गर्ने क्रममा जीपले ठक्कर दिएर गम्भीर घाइते भएका थापालाई उपचारका लागि सेती अञ्चल अस्पताल धनगढ़ी पुर्याएपछि अस्पतालले मृत घोषणा गरेको कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी नैनसिंह कार्कीले जानकारी दिएका छन् जीप र जीप चालक चालिस वर्षीय राम जैसालाई प्रहरले नियन्त्रणमा लिएको छ यस्तै अछाममा बस र जीप ठोकिएका छन् साँझ साढे पाँच बजेतिरको उक्त घटनामा मानवीय क्षति भने नभएको प्रहरले जनाएको छ अब आज मौसमी पूर्वानुमान आज दिउँसो मुलुकको अन्य क्षेत्र मौसम सफा रहने भए पनि पश्चिमी पहाडी क्षेत्रमा मौसम बदली